कालजै नेपाली गीतहरूको सविशेष प्रस्तुति अजर अमर गीतहरू स्वर्णिम युगका गीतहरूको सुन्दर दस्तावेज नेपाली संगीत जगतका शिखर पुरूष गोपाल इन्जनको पुण्यतिथि सन्दर्भको आज दोस्रो दिन अजर अमर गीतहरूको एक सय सत्रौं श्रृंखलामा प्राविधिक मित्र सन्दीप नेपथ्यका सहयोगी सुफल काफ्लेका साथमा यो प्रस्तुता प्रकाश सामीको शालीन अभिवादन यहाँ बाँच्ने हर जीवनलाई आफ्नो आफ्नो स्वार्थ प्यारो छ यहाँ माया गर्ने को र यहाँ माया पाउनै गाह्रो छ गीतकार गोपाल इन्जनका बारेमा हिजो साङ्गीतिक पक्ष र परिदृश्यका बारेमा चर्चा गर्यौं संगीतकार गोपाल इन्जनको चर्चा हिजो अजर अमर गीतको एक सय सोह्रौं श्रृंखलामा जारी रह्यो भने आज एक सय सत्रौं श्रृंखलामा गीतकार गोपाल इन्जनका गीतहरू उनका गीत अरूको संगीतमा प्रस्तुत हुनेछन् हाम्रो खुशीको लागि हामी नै बनिनुपर्छ नेपाल त्यसै बनिन्छ नेपाली बनिनुपर्छ हामी जे छौ जे हौ त्यो हिजोको कमाई हो गीतकार गोपाल इन्जनको शब्द र संगीतमा युवा पुस्ताको स्वरमा यो गीत नेपाल त्यसै बनिन्छ नेपाली नै बनिनुपर्छ आजको परिप्रेक्ष्यमा आजको सन्दर्भमा गोपाल इन्जनका यी कलमका शब्दहरूले यही सन्देश यही सुभाष दिएको छ नेपाल त्यसै बनिन्छ नेपाली बनिनुपर्छ गोपाल इन्जन विशेषाङ्कमा आज हामी चर्चा गर्दैछौ गीतकार गोपाल इन्जनका बारेमा विक्रम सम्बत दुई हजारमा भारतको पश्चिम बंगालको पार्वतीय अञ्चल दार्जीलिङमा जन्मिएका गोपाल योन्जन सानैदेखि नेपाली भाषा नेपाली साहित्य र नेपाली संस्कृतिलाई माया गर्ने एक साधक थिए उनका गुरू कवि ईश्वर बल्लभ उनका गुरू साहित्यकार इन्द्रबहादुर राई यी धेरैको प्रेरणाले उनका गुरू संगीतकार गीतकार अम्बर गुरूङ यिन धेरैको प्रेरणाले गोपाल योन्जनको गीती रचनामा कवित्वको झलक पाइयो उनी नेपालीमा विशेष अध्ययन गर्न उच्च अध्ययन गर्न जब नेपाल आए उनी नेपालकै भएर बसे गोपालञ्जनको रचनामा आज गोपालञ्जनका गीतहरू अन्य संगीतकारले संगीत गरेका गीतहरू पनि प्रस्तुत गर्नेछौ ती चार गीत हुनेछन् कुमार सुब्बाको स्वरमा दिलमाया खातीको स्वरमा स्वर सम्राट नारायण गोपालको स्वरमा तारादेवी र दिलमाया खातीको स्वरमा यी चारै गीतलाई गोपाल योजनका दाजु उनका ठूलो बुवाका छोरा कर्मयोजनले संगीत गरेका हुन् कर्मयोजनको संगीतमा गोपाल योजनको शब्दमा यो पहिलो गीत कुमार सुब्बाको स्वरमा sin 啊！是。 सपना भए त बिर्सिदिन्थे विपना हो र पैखरिसे मूर्ति भए त तोडिदिन्थे मान्छे नै मान्छे नै हो र माया गरे कति बुझाउ यो दुनियालाई कति बिझाउ यो आँखालाई गीतकार गोपाल योन्जनको शब्द कर्मयोन्जनको संगीतमा कुमार सुब्बाको स्वर आज गोपाल योन्जन गीतकार विशेष अंकमा गोपाल शब्दमा यो गीत गोपाल धेरै नेपाली गीतकारहरू विशेष गरेर नगेन्द्र थापा ईश्वर बल्लभ क्षेत्र प्रताप अधिकारी काली प्रसाद रिजालका गीतहरूमा संगीत गरेका छन् तर उनी असाध्यै माया गर्थे आफ्ना अग्रज आफ्ना दाजु चेतन कार्कीलाई तर चेतन कार्कीका कुनै पनि गीतहरू उनले फिल्ममा बाहेक गैर फिल्मका लागि संगीत गरेका छैनन् वा संगीत गरेका थिएनन् चेतन कार्की यसबारेमा लेख्छन् कसै कसैले संगीत सम्राटका नाउँले बोलाउने गरेका गोपाल योञ्जनले धेरै राष्ट्रिय गीत संगीतको रचनाकारका रूपमा प्रसिद्धि पाए पनि पहिलो प्रेमको गीतमा कान्छीको म हुँ तिम्रो घनश्याम तिमी मेरी राधा प्यारी पछि र मायाप्रीतिको गीतभन्दा अघि तेस्रो गीतका रूपमा मेरो यो गीत गाएका हुन् अर्ण लामासित गाएको यस युगल गीतपछि गोपालको स्वरमा कुनै गीत त्यसपछि गुन्जिएन त्यति मात्र होइन चेतन कार्की र गोपाल योजन बीच रहेको तीस वर्षको लामो सहकार्यमा सबैभन्दा बढ़ी चलचित्रमा चेतन कार्कीकै गीतहरूमा गोपालले संगीत दिएको अभिलेख छ आश्चर्य र उद्वेग लाग्दो कुरो भने चेतन कार्कीद्वारा रचित सबैलाई चेतना भया गीती नाटक र वातावरण संरक्षणको लागि लेखिएको एउटा गीत र केही महिला शिक्षा सम्बन्धी जिंगल विज्ञापनी गीतहरूमा बाहेक तीस वर्षको त्यस लामो अवधिमा गोपाल योजनले चेतन कार्कीको एउटा पनि गैर फिल्मी गीतमा संगीत दिएको अभिलेख फेला पर्दैन म अर्थात एउटा गीत लैजाऊ नभन्ने ऊ अर्थात अर्कोले गीत दिनुहोस् भनेर नभन्ने तर एउटै डालीका दुईटा फूल थियौं हामी चेतन कार्की लेख्छन् गोपाल युञ्जनका बारेमा गीतकार संगीतकार गोपाल युञ्जनले गीतकार रत्न शमशेर थापालाई पनि तपाईँको गीतमा संगीत गर्न रहर छ भनेर गीत मागेका थिए तर समयले रत्न शमशेर थापाको शब्दमा पनि गोपाल युञ्जनले संगीत गर्ने मौका पाएनन् गोपालञ्जनको संगीतमा धेरै कम गीतकारहरू उपस्थित भएको पाइन्छ र पछिल्लो चरणमा इन्जन प्यासी श्रीपुरूष ढकाल र केही चलचित्रका गीतकारहरू समावेश भएको पाइन्छ तर गोपालञ्जनका प्रिय गीतकारका रूपमा चिनिन्थे सदैव ईश्वर वल्लभ नगेन्द्र थापा भूपी शेरचन र डाक्टर राममान त्रिषित र स्वयं गोपालञ्जन आफै पनि एक कुशल गीतकार थिए र आज हाम्रो कार्यक्रम समर्पित छ गीतकार गोपालञ्जनप्रति गीतकार गोपालञ्जनलाई श्रद्धाञ्जली व्यक्त गर्दै हामीलाई फेसबुकमा टिप्पणी गर्नुभएको छ धेरै मित्रहरूले विशेष गरेर सूर्य चापागाई बानिया पारू समता सारा दीपक श्रेष्ठ एसएन दाहाल राई ज्ञानेन्द्र रोहित एच राई रंजित तामाङ प्रदीप एन प्रदीप मंजुश्री भट्टराई सन्तोष थिङ सुभाष गुरूङ खुशी खनाल जुई जोशी एम निरौला एसिका रेग्मी गजल संगम पगवादी सुगम तमु दिलेश अरियाल दिनेश राउत कृष्ण केसी क्षितिज भान्तवा राई शीतल थापा वासुदेव चौलागाई सुभाष रश्मि अमाते जोगमेर माझी र अमृत थापा यहाँहरू सबैलाई हार्दिक कृतज्ञता भन्दै अब प्रस्तुत छ गोपाल योजनको शब्दमा संगीत कर्मयोजनको स्वर दिलमाया खाती चोरी गीतकार गोपाल जुनका गीतलाई धेरैजसो उनी आफैले संगीत गरेका छन् र धेरैजसो कर्म र गोपाल अर्थात कर्मयोजन र गोपालयोञ्जनले संगीत गरेका छन् भने केही गीतलाई कर्मयोजन एक्लैले संगीतबद्ध गरेका छन् गोपाल युञ्जनका गीतलाई संगीत गर्न रूचि राख्थे दीप श्रेष्ठ पनि तर दीप श्रेष्ठलाई गोपाल युञ्जनले रचना दिन भ्याएनन् वा दिन पाएनन् समय र कालक्रम त्यस्तै रह्यो आजको यस कार्यक्रमका बारेमा हामीलाई हाम्रो ट्वीटरमा मेन्शन गर्नुभएको छ भुवनले मेरा मनपर्ने सर्जक हुनुहुने सकेसम्म आजको अंक नछुटाउला त्यसै गरिकन थेनी शान्ता थापा लेख्नुहुन्छ बेग्र प्रतीक्षामा छु कार्यक्रमको भनेर दयानिधि गौतमले लेख्नु भएको छ यो चाहिँ संयोजनका दृष्टिले अझै राम्रो लाग्यो भनेर त्यसै गरिकन डेनबरबाट धना पौडेल लेख्नुहुन्छ सधैँ झैं सुन्दैछु डेनबर कलोराडोबाट धना पौडेल र हाम्रो यस कार्यक्रमका बारेमा हामीलाई फेसबुकमा राजु हुमागाईले लेख्नु भएको छ सच्चा राष्ट्रवादीलाई यो देशका शासकहरूले कहिले पो सम्मान गरेको छ र गोपाल योजनलाई गरोस् यहाँ त चैत्य राष्ट्रवादीको सधैँ बोलवाला छ प्रकाश सर भनेर लेख्नु भएको छ त्यसै गरी क्षितिज राई लेख्नुहुन्छ राज्यले साँच्चीकै आदरणीय गोपालञ्जनमाथि यति ठूलो अन्याय गरेको प्रष्ट छ गोपाल शब्दमा कर्मयोञ्जनको संगीतमा यो गीतका रचनाकार गोपाल योञ्जनले यो गीत उनको उन्नाइस वर्ष चान्चुन उमेरमा लेखेका हुन् बीस नपुग्दै एक कविका रूपमा आफ्नो आकारयुक्त जीवन ग्रहण गरिसकेका दार्जीलिङमा जन्मेका गोपाल योञ्जनले त्यति बेला आफ्नो गीतका बारेमा आफ्नो स्वकथन यसरी व्यक्त गरेका थिए जसलाई कर्मयोञ्जनको संगीतमा नारायण गोपालले गायो Pero दिनको पाहुना ना ल्याओ मजस्तो जस्तो दुई दिनको पाहुना होइन गीत चोरी ल्याए सागरबाट आकाशको निलो गहिराईबाट सुनिहेर सबमा गीतको मुहान छ यहाँ जिउँदोलाई सास फेर्न हावा छ मेरो गीत भन्ने अधिकार छैन गोपाल इन्जनको यो प्रश्न उनको उन्नाइस वर्षको उमेरमा यस गीतलाई संगीत गरे उनका दाजु कर्मयुञ्जनले र यस गीतलाई गाए उनका मिर्जु स्वर सम्राट नारायण गोपालले राजेश्वर उदय पाल्पाबाट लेख्नुहुन्छ नेपाली आधुनिक लोक तथा राष्ट्रियताको गीत संगीतको आधार स्तम्भको असमय अवसान भयो राष्ट्रले त बाँचुन्जेल न मृत्यु पर्यन्त नै सम्मान गरे कलाकारहरूलाई याद भएन कस्तो विडम्बना आज मेरो गीत मेरो प्रतिविम्ब होइन जो तुटी जाने होइन जो फुटी जाने होइन पूरा सुन्ने इच्छा राखेर रा, पाल्पाबाट राजेश्वर उदय लेख्नुभएको यो प्रतिक्रिया हाम्रो फेसबुकबाट हामीले साभार गरेका छौं गीतकार गोपाल योजनका बारेमा धेरै चर्चा गर्ने बित्तिकै उनको कवित्व व्यक्तित्व उनको सांगीतिक पक्ष संगीतमा उनको आर्केस्ट्रा पक्ष र संगीतमा उनको वाद्य संयोजन र मञ्चमा उनको जोरदार उपस्थिति याद आउँछ काठमाडौँमा सम्पन्न भएको एक सांगीतिक कार्यक्रममा दर्शकले उनलाई आउट भनेपछि उनी राष्ट्रिय नाचघरको मञ्चमा रोएका थिए संगीतकार रामेश सम्झना गर्छन् यसबारेमा नारायण गोपालले गोपालञ्जनले संगीत गरेको गीत रंग अंग अंगमा तरंग ल्याई गीत सिक्दै गर्दा गर्दा सिक्दा सिक्दै नै यो गीत म नगाउने भयो मिर्जु भनेर इन्कार गरेपछि गोपाल इन्जन दुखी भएका थिए र विश्वास फिल्मको त्यो गीतको रिहर्सल पछि नै दुई मिर्जुको बाटोहरू फरक फरक भएर गएको थियो त्यसपछि दुईको भेट जीवनको अन्तिम समयमा नारायण गोपाल अस्पतालको सयामा हुँदा नै भेट भएको थियो यस्ता धेरै कथाले जीवनलाई फेरि दुखी तुल्याउँछ यदि यही समय तारादेवी र दिलमाया खातीको स्वरमा गोपालञ्जनको शब्दमा कर्मयुञ्जनको संगीत सुन्न चाहन्छौं दिलमाया खाती गोपाल युजन र कर्मयुञ्जनद्वारा स्थापित हिमालय कला मन्दिरको स्थापना कालदेखिका सहकर्मी थिए तारादेवीले नै दिलमाया खातीलाई गायिकाको रूपमा रेडियो नेपालमा ज्वाइन हुन वा गीत गाउन आग्रह गरेपछि दिलमाया खाती तारादेवी शिवशंकर र नातिगाजीको पहलमा रेड नेपाल प्रवेश गरेकी थिइन् भने दिलमाया खातीको गीत रेड नेपालबाट गुन्जिएपछि उनी दार्जीलिङमा चर्चित भएपछि नै उनलाई उनका भाइहरू गोपालञ्जन कर्मयोञ्जनले हिमालय कला मन्दिरमा आबद्ध हुन आग्रह गरेका थिए यो गीतले एउटा इतिहास जोड्छ कर्मयोञ्जन गोपालुञ्जन अनि तारादेवीसँगको एउटा सहकार्यको गोपालुञ्जन गायक हुन् गीतकार हुन् संगीतकार तर गोपालुञ्जन केही समय अभिनेता पनि भए उनले लेख टन्दनद्वारा निर्देशित हिन्दी चलचित्र प्रोफेसरमा नायिका कल्पनाको गीतमा कोही तो आएगा मेरो गाउँमै भन्ने गीतमा पार्श्वमा रहेर केही बेर अभिनय गरेका थिए वाद्यवादकका रूपमा दार्जीलिङमै छायांकन भएको प्रोफेसरमा गोपाल रञ्जन एक पर्दामा कलाकारका रूपमा आएका थिए भने धेरै वर्षपछि विश्व प्रसिद्ध चलचित्र निर्देशक बंगाली भाषी चलचित्र निर्देशक सत्यजित रयको फिल्म कञ्चनजंघा जुन दार्जीलिङको कञ्चनजंघामाथि र त्यहाँको एक्लो बाटोमाथि लेखिएको एउटा कथा थियो रहेको त्यस फिल्मका निम्ति पनि गोपाल रञ्जनले फिल्म निर्देशक सत्यजित रेको लागि संगीत गरेका थिए बाँसुरी वादनसहित यो संगीतलाई पार्श्वभूमिमा प्रयोग गरिएको थियो कलाकार गोपाल युञ्जनका बारेमा हामीलाई हाम्रो फेसबुकमा लेख्नुहुन्छ सुभाष ढुङ्गेलले थ्याङ्क यू भेरी मच प्रकाश दाई यू हेभ गिभन अ चान्स टू रेस्पेक्ट एण्ड रिमेम्बर लेट गोपाल युञ्जन त्यसै गरी अमृत थापा लेख्नुहुन्छ गोपाल योन्जन नेपाली संगीतका त्रिवेणी हुन् उनी जस्ता महान संगीतकर्मी नेपाली संगीत जगतले पाउनु सामान्य कुरा होइन राई ज्ञानेन्द्र लेख्छन् हिजोको कार्यक्रममा गोपाल इन्जनको सांगीतिक यात्रा साथै उहाँको पर्सनल लाइफको बारेमा हामीलाई थाहा नभएका कुराहरू यहाँ मार्फत जान्न पाउँदा धेरै खुशी लाग्यो कार्यक्रम अजर अमर गीतहरू एकदमै राम्रो लाग्छ यो साथै यहाँको प्रस्तुति पनि भनेर लेख्नु भएको छ यहाँलाई धेरै धेरै धन्यवाद यहाँको स्नेह र सद्भावका निम्ति अब गोपालयोञ्जनको गीतकारी पक्षसँगै जोड़िएको एउटा सांगीतिक पक्षको चर्चा गर्नेछौ गोपालयोञ्जनले युवा पुस्ताका गायकहरूलाई अत्यधिक माया गरे विशेष गरेर उदित नारायण झा किरण प्रधान प्रकाश श्रेष्ठ पेमाल लामा शंकर गुरूङ र पछिल्लो चरणमा बीके गिरी सुनिता सुब्बा विमला राई संगीता प्रधान पेमा लामा र प्रकाश श्रेष्ठले गोपाल युजनले एकल संगीत गरेको पहिलो चलचित्र अर्को जन्ममा पार्श्व गीत गाए भने प्रकाश श्रेष्ठले बदलिन्दो आकाशमा प्राय सम्पूर्ण पार्श्व गीत गाउने मौका पायो र प्रकाश श्रेष्ठले गोपाल योन्जनद्वारा संगीतबद्ध प्रहरीका निम्ति बनाइएका धेरै गीतहरूमा राष्ट्रको सेवक जस्ता गीतहरू पनि गाउने मौका पाए तर प्रकाश श्रेष्ठ आउनुभन्दा अगाडि गोपाल युजनको सांगीतिक जीवनमा सप्तरी भारदाबाट आएका मैथिली भाषी गायक उदित नारायण झाको एक छत्र थियो उदित नारायण झा रत्नराजलक्ष्मी क्याम्पसमा अध्ययन गर्दै गर्दा गोपाल योन्जनको संगीतमा धेरै गीत गाउने युवा गायकका रूपमा परिचित थिए कहिलेकाही मनको कुरा हामीलाई पनि भन नगर माया कसैलाई मेरी माया निश्चिन्त बसस्ता गीतहरू गाएर उदित नारायणले गोपालञ्जनको प्रिय गायक हुने मौका पाएका थिए भने पछि गोपालञ्जनकै संगीतमा सिन्दुर फिल्ममा हे नकली भन्ने गीत गाएर चलचित्रमा हास्य गायकका रूपमा प्रवेश गरेका थिए यहाँ त्यो पुरानो दिनलाई सम्झना गर्दै गोपालञ्जनको शब्दमा उदित नारायण झाको स्वर का थोको असीम चाह जै सधैँ प्रेमको आँखा मगाउँदै यो प्रेत त्यही यो दिन रातको त्यो खा गायक उदित नारायण झा आफ्ना प्रिय संगीतकार गोपाल इन्जनलाई अति आदर गर्थे उनी नायकका रूपमा पिरती फिल्ममा अभिनय गर्दै गर्दा त्यस चलचित्रका संगीतकारका रूपमा को लिने भनेर तय नहुँदा उनले मुम्बईबाट तिरूपति अपार्टमेन्ट जहाँ उनी रहन्थे त्यहाँबाट उनले गोपाल इन्जनलाई फिल्ममा संगीत गरिदिन आग्रह गरेका थिए तर त्यति नै बेला गोपाल इन्जन शान्ति फिल्मसबाट बन्न लागेको बीएस थापाको दोस्रो चलचित्र मायाप्रीतिका निम्ति कार्यरत भएको कारणले गर्दा उनले इन्कार गरे र उदित नारायण झाले लामो बहस र विवादका बीच पनि रंजित गजमेरसँग विरतिमा काम गरे तर उदित नारायण झाको एउटा सपना थियो गोपाल योजनलाई एउटा सांगीतिक फिल्ममा संगीतकारका रूपमा लिने यो सपना उनको पूरा हुन पाएन र उदित नारायण झाकी पत्नी दीपा झा जो दलसिंह गहतराज वा हिरासिंह गहतराज यी थुप्रै परिवारका एक निशानी थिए दलसिंह गहतराज जो अम्बर गुरूङका अत्यन्त घनिष्ठ मित्र थिए र उनी आफ्ना पिताका साथी अम्बर गुरूङलाई संगीतकारका रूपमा लिन चाहन्थे त्यस फिल्ममा तर दुवैजना नभइकन त्यसपछि रंजित गजमेर नै त्यस चलचित्रमा संगीतकारका रूपमा आए र यो गीत गोपालिनको शब्दमा किन भेट्न पर्ने आखिर छुट्न लाई फगत प्रेमको नाउँमा हृदय लुट्न लाई गीतकार गोपाल इन्जनको यो शब्दलाई टिप्पणी गर्नुभएको छ धना पौडेलले धेरै सुन्न पाइयो गोपाल इन्जनको बारेमा कार्यक्रम तयार पार्न तपाईँले गर्नुभएको परिश्रम प्रशंसा योग्य छ भनेर लेख्नुभएको छ मैले कार्यक्रम त्यसरी तयार पारेको त छैन धनाजी मेरा अगाडि मेरा प्राविधिक मित्र सन्दीप मुस्कुराउनुहुन्छ र उहाँलाई हेरेपछि मलाई लाग्छ सम्पूर्ण कुरा मेरो सरस्वती त्यहीँबाट बगिरहेको छ म यसरी नै बोलिरहेको हुन्छु र यसरी नै कार्यक्रम मेरो अघि बढ़िरहेको हुन्छ गोपाल र नारायण गोपालको सहकार्यमा लामो समय एउटै कुराले काम गर्यो दुवैजना संगीतका लागि कमिटमेन्ट थिए तर कुनै एउटा यस्तो समय आयो दुवैका पत्नी एक सिक्किमबाट एक दार्जीलिङबाट र दुवैको जीवनको सफलता आधुनिक संगीतमा र दुवैजनाले सरकारी पुरस्कार सरकारी सम्मानलाई तिरस्कार गर्दै आफ्नै संघर्षमा एउटा पहिचान बनाए राष्ट्रिय नाचघरको महाप्रबन्धक भएपछि नारायण गोपालको जीवनमा धेरै चुनौतीहरू आए धेरै विवादहरू आए र दशैंको मुखमा कलाकारलाई जागिरबाट निकालेको आरोपमा नारायण गोपाललाई बहिष्कार गर्नुपर्छ भन्ने कुराहरू पनि आए यस्ता बेला पनि गोपाल योन्जन र नारायण गोपालको घनिष्ठता कायम थियो तर समयको पछिल्लो श्रृंखलामा एउटा पारी वा भनिन्छ क्रिकेटमा एउटा इनिङ र फर्स्ट इनिङ नारायण गोपालको गोपाल योन्जनसँग सकियो र उनले स्वर्णिम सन्ध्यामा पनि मञ्चमा गीत गाउने बेलामा गोपाल युञ्जनको एउटै मात्र गीत गाए जसलाई सम्भवत नारायण गोपालले ठूलो सम्मानका साथ व्यक्त गरेका थिए यो चर्चा यति नै यसपछि नारायण गोपालले अत्यन्त मन पराएको गोपाल युञ्जनको एउटा गीत जुन अरूले गाइसकेको गीत पछि नारायण गोपालले मागेरै गाएका थिए गोपाल युञ्जनको शब्द र संगीतमा इन्दिरा मास्केको स्वर इन्दिरा मास्केले गाएर चर्चित बनाएको यो गीतलाई पछि नारायण गोपालको आवाजमा अलग्गै शब्दमा रेकर्ड गरियो र नारायण गोपालले यसलाई अझै कालजयी बनाए र नारायण गोपालले गाएको यो गीतलाई पछि नारायण गोपाल संगीत कोषद्वारा गायनमा पुरस्कृत भएका गायक प्रथम भएका गायक शैलेश सिंहले पनि यसलाई मंचमा रेडियोमा र टेलिभिजनमा गाएका छन् र उनी हरेक वर्ष मंगिर उन्नाइस गते नारायण गोपालको सम्झनामा कार्यक्रम गर्दा यो गीतलाई प्रस्तुत गर्ने गर्छन् हाम्रो ट्वीटरमा हामीलाई मेन्सन गर्नुभएको छ सविता आचार्यले नेपाली संगीत क्षेत्रमा कहिले बिर्सिन नसकिने अस्ताएर पनि चम्किरहेका अमर तारा हुन् गोपाल हुन्छन् यी अमर श्रषालाई सम्झनु भएकोमा धन्यवाद हुन लेख्नु भएको छ दयानिधि गौतम लेख्नुहुन्छ योगी दुई प्रकारका हुन्छन् युक्त र युन्जान गाली गलोज र सम्मान र प्रतिस्पर्धाको अनुसारबाट अलग युक्त योगी भनेर लेख्नु भएको छ उहाँले त्यसै गरिकन हाम्रो यस कार्यक्रमका बारेमा एसी दिनेश लेख्नुहुन्छ लगभग आज छ सात पछि कार्यक्रम सुन्दैछु गोपालञ्जनप्रति हार्दिक श्रद्धाञ्जली भनेर लेख्नु भएको छ हाम्रो फेसबुकमा सहन प्रधान लेख्नुहुन्छ प्रकाश दाई नमस्कार हिजोको कार्यक्रममा सिन्दूर चलचित्रको संगीतकारहरू नातिकाजी र गोपालञ्जन उल्लेख गर्नुभएको सन्दर्भमा मेरो जिज्ञासा दुईजना संगीतकारले एउटै गीत संगीतबद्ध गर्दा कसरी गर्दा रहेछन् उहाँले सोध्नु भएको छ यही प्रश्न मैले धेरै समय अघि गीतकार किरण खरेललाई गरेको थिएँ र त्यति बेला साई नेपाल चलचित्र संस्थानबाट फिल्म बन्दा दुवै संगीतकारलाई गीतहरू बाँडिन्थे र कुन गीत कसले गर्ने भनेर छवटा गीत छ भने दुईजनालाई तीन तीनवटा गीत बाँडिन्थे र ती दुवै संगीतकारले आफ्नै चयन अनुसार गायक गायिकाहरू छान्ने गर्थे भन्ने साई नेपाल चलचित्र संस्थानको तर्फबाट तयार पारिएका फिल्मका बारेमा उहाँले यो, यो जानकारी दिनुभएको थियो र मनको बाँध फिल्ममा पनि नातिकाजी शिवशंकर मध्ये नातिकाजीले फूलोको थुङ्गा बहेर गयो र त्यसै गरिकन नातिकाजीले हृदयभरिको शुभकामना छान्नुभयो भने शिवशंकरले मेरो मुटुको माझमा त्यसै गरी हेरी राम्रो देउराली जस्ता गीतहरू छान्नुभयो यसरी संगीत गर्ने चलन थियो भनेर त्यति बेला त्यस चलचित्रसँग निर्माण नियन्त्रकका रूपमा सम्बद्ध चेतन कार्कीले बताउनु भएको छ तर भारतका संगीतकारहरू शंकर जे किशन जो युगल संगीतकारका रूपमा सर्वाधिक चर्चित थिए यी संगीतकारहरू एउटै गीतलाई अलग अलग किसिमले धुन गर्थे अरे र दुईटा धुनमा चाहिँ दुईटैजनाको सहमतिमा वा निर्माताको निर्णयमा एउटा धुनलाई रेकर्ड गर्थे भन्ने अन्तर्वार्ताहरूमा पढ्न पाइएको छ तर हरियाली और रास्ता भन्ने फिल्ममा निर्मातालाई एकदम गीतको हतारो थियो र बाटोमा हिँड्दै गर्दा उनले जयकिशनलाई पहिला भेटे र उनले भने जयकिशनलाई हरियाली रास्ता भन्ने फिल्म बनाउँदैछ एउटा गीत तुरन्तै रेकर्ड गर्नु परेको छ भनेपछि जयकिशनले पनि लगत्तै आफ्नो गीतकार शैलेन्द्रलाई भेटेर गीत लेखाउन थाल्यो र फेरि निर्माताले भोलिपल्ट शंकरलाई भेटेछन् र शंकरलाई पनि त्यही कुरा भनेछन् शंकरले फेरि हसरत जयपुरीलाई गीत लेखाएछन् पछि हरियाली औ रास्तामा दुईवटा शीर्षक गीत संगीतबद्ध भएर आएछन् निर्माता यति लाचार भएछन् दुवैवटा गीत रेकर्ड गर्नु परेछ र चलचित्र हरियाली रास्तामा दुइटै हरियाली रास्ता भन्ने गीतहरू रेकर्ड भएका छन् सहनजीको प्रश्नको उत्तर सायद लगभग यही नै मैले दिएँ होला यति भन्दै आजको कार्यक्रम गोपालञ्जनप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै उनका गीतहरूमा स्वर दिने श्रष्टाहरूलाई सम्मान व्यक्त गर्दै संगीतकारलाई श्रद्धा व्यक्त गर्दै आजको कार्यक्रमबाट मित्र सन्दीप टंक ढकाल र यो प्रस्तुता प्रकाश हामीलाई विदा दिनुहोस् वी चा अन्त्यमा नारायण गोपालको स्वर गोपालजनको शब्द र संगीतमा यहाँ बाँच्ने हर जीवनलाई आफ्नो आफ्नो स्वार्थ प्यारो छ यहाँ माया गर्नेको छ र यहाँ माया पाउने गाह्रो छ यहाँ माया पाउने गाह्रो छ यहाँ बाँच्ने हर जीवनलाई आफ्नो आफ्नो स्वार्थ प्यारो छ यहाँ माया गर्नेको छ र यहाँ माया पाउने गाह्रो छ यहाँ माया पाउने गाह्रो छ कालजै नेपाली गीतहरूको सविशेष प्रस्तुति अजर अमर गीतहरू स्वर्णिम युगका गीतहरूको सुन्दर दस्तावेज